नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ उज्यालो नाइन्टी नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक तपाईँ मंगलबार र शुक्रबार राति सवा नौ बजेदेखि दस बजेसम्म सुन्न सक्नुहुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी लेखक अमर नेउपानेको पानीको घाम लिएर आइपुगेका छौं हामीले केही वर्ष अघि पानीको घामभित्रका केही आख्यानहरू तपाईँलाई सुनाएका थियौं आज यसैभित्रको एउटा आख्यान तपाईँ समक्ष वाचन गरेर सुनाउँछौ अमर नेौपानेको पहिलो कृति पानीको घामभित्र संग्रहित साटिएका फूल आज हामीले वाचन गरेर सुनाउने आख्यानको शीर्षक हो अहिले भ्रिकुटी मण्डपमा भइरहेको पुस्तक प्रदर्शनीमा भोलि बेलुकी चार बजे अमर नेौपाने आफ्नो पुस्तक हस्ताक्षरका लागि पुग्दै गर्नुभएको जानकारी उहाँले कार्यक्रम श्रुति सम्वेकलाई दिनुभएको छ अब श्रुति सम्वेकमा पानीको घामभित्र संग्रहित अमर न्यौपानेको आख्यान साटिएका फूल वाचन हुन्छ कार्यालयको कामले सबनमको लोग्ने घाम नउदाउँदै झिसमिसेमै सुर्खेत निस्केपछि सबनमलाई घाम उदाएको हेरेर बस्ने मन भयो घाम उदाउनु भनेको धरतीमा उज्यालो जन्मनु हो जस्तो लाग्यो जब धरती झलमल्ल भयो तब उज्यालो हेर्दै सोची दिनलाई पनि समयले कालो बुर्खा लगाइदिँदो रहेछ रातको मानिस उज्यालो बालेर रातमा बुर्खाभित्रको दिन उधिनेर हेर्दो रहेछ उसलाई पनि कालो अँध्यारो चिरेर एउटा सुकिलो उज्यालो हेर्ने मन भयो फेरि झालबाट पर पर देखिने क्षतिसम्मको संसार राईलाई स्वतन्त्र गराउन कोठाभित्रैबाट पनि झ्याल मान्छेलाई ती धेरै सहयोग गरिरहेछ सोचेर फेरि आँखाले भ्याएसम्म पर हेरे चित्त बुझेन तल ओर्ली मूल ढोकामा उभिए ढोकाले उसका पाइलाहरूलाई पिँढीसम्म पिँढीले आँगनसम्म आँगनले बाटोसम्म र बाटोले संसारको कुना कुनासम्म जान आह्वान गरिरहेछ लाग्यो उसलाई मूल ढोकामा चिन टक्क उभिएर जीवनमै पहिलोपटक सरासर ऊ ढोकाबाट पिँढी पिँढीबाट आँगन आँगनबाट बाटो र बाटोबाट शीतलको घरतिर लागे सबनमको घर र शीतलको घर जोडी नै लागेर जोडिएका छैनन् दुवै घर आकार प्रकारका दृष्टिकोणले धेरै कुरामा समानता बोकेर उभिएका छन् मात्र त्यहाँ बस्ने मान्छेहरूमा असमानता धेरै छन् सबनम र शीतलको सुत्ने कोठा पनि तलामा आमुन्य सामुन्य पर्छ आफ्नो कोठामा बसेर झ्यालबाट तीन मिटरको दूरीमा कुरा गर्न मिल्छ सबनम र शीतल दुवै बुहारी र भाउजू अथवा छोरी स्वास्नी मान्छे शीतलको बिहे भएको तिन महिनापछि सबनमको बिहे भएको थियो सबनमको बिहे भएको एक वर्ष पुग्यो सबनम घरमा एक्लै थिए उसका सासु ससुरा मक्का मदिना हज गर्न गएका थिए देवर काठमाडौँ लोग्ने दुई दिन कार्यालयको काममा सुर्खेत गएको थियो शीतल म आएँ कसरी आयो पहिलोपटकमा आफ्नै खुसीले हिँडेर आएँ आफैसँग सोधेर आएँ घरमा कोही छैन एक्लै छु तिमीलाई अप्ठ्यारो त पर्दैन सबनम आज म सजिलो परिस्थितिमा छु तिमी पनि सजिलो परिस्थितिमा रहेछौ अनौठो मानेर सबनम शीतलको घर अनि कोठालाई अवलोकन गर्दै थिए उसका आँखाहरू स्वच्छन्दताको अनुभूति गर्न व्याकुल जस्ता देखिए तर पनि कसैले कसैले याद गरेको हुन्छ तिम्रो सिङ्गार र लुगा लगाउँछु त्यसपछि त मेरो लोग्नेले देखे पनि चिन्दैन जाऊ जाऊ धोबे दुवै हाँसे सबनमको कुराले चित्तलाई सोच्न बाध्य बनायो कत्रो साहस र आँटले कि उसको मनमा पनि एउटा विचार पलायो अचानक भनी त्यसो भए म तिम्रो बुर्खा लगाउँछु पर्दाभित्रको जीवन आफैले बाँचेर अनुभव गर्न मन लाग्यो मलाई पनि दुवैजना सहमत भए नयाँ अनुभवसँग साटिन दुवैजना तयार भए सबनम ठुलो होइन अगाडि बसी शीतल मानौ ब्युटिसियन हो चाहिँ सबनमलाई सिङ्गारी दिन थाली आफ्ना भएका सबै श्रृङ्गारका सामानहरू अगाडि राखेर मानौ शीतलले उसको जीवनभन्दा पनि रूप फेरिदिँदै थिए अनुहारलाई सफा गरेर क्रिम लगाइदिए लिपस्टिक गाजल टिका सिन्दुर लगाइदिए आफ्ना भएका गहनाहरू झुम्का सिक्री बाला चुरा लगाइदिए शरीरलाई सुहाउने रङमा नङ पालिस लगाइदिए शीतलले आफ्नै साडी ब्लाउज लगाइदिए कपाललाई पुरानो हिन्दी सिनेमामा देखिने नायिकाहरूको शैलीमा श्रृङ्गारी दिए सबनमले हेर्दा हेर्दै ऐना अगाडि आफू नउभि अरू नै कोही उभिएको जस्तो उसलाई लाग्यो संसारले हेर्न बिर्सेको अथवा हेर्न नपाएको कुनै निर्दोष यौवना आफ्नो अगाडि स्वर श्रृङ्गालले उभिएको हेरी आफैलाई नचिने चाहिँ अनौठो मानेर हेरी ऐनामा आफू उभिएको अर्कै जीवन बाँचे जस्तो अर्कै जीवन पाए जस्तो भानले तरङ्गिन थाली कुनै सुन्दरी यौवनाको जीवन मानव केही घण्टालाई सापट्टि मागेर ऊ बाँचिरहेकी थिए पटक आफ्नो सुन्दरता थाहा पाए चाहिँ पहिलोपटक आफूलाई ऐनामा देखे चाहिँ अपलक आफैलाई हेरिरहे हेर्दा हेर्दै अनायास जीवनका असङ्ख्य इच्छाहरू एक्कासी भ्युजे चाहिँ भयो तर कतै दुखेको एउटा घाउ सन्चो भए चाहिँ भयो शीतलले भने जानका लागि भनेर मुखसम्म धोइन कपाल कोरिन गाजल टिका पोते लिपस्टिक केही पनि लगाइन लगाइएका गहना पनि फुकाली बदलामा केही लगाइन लुगा जे लगाइरहेकी थिए त्यही लगाइरहे पुराना खुम्चिएका र मैला त्यही असरल्लको रूपमाथि सबनमले शीतललाई आफ्नो बुर्का लगाइदिए बुर्का लगाएपछि सबै छोपिन्छ के गर्नु पर्यो भनेर हाँसी मूल ढोकामा निस्के दुवैजना हृदय पनि आफ्नै जस्तो लागेको थिएन आफै पनि आफू जस्तो लागेको थिएन लोग्ने नै अगाडि परे पनि चिन्दैन भन्ने उसलाई लाग्यो दुनियाँसँग त पटक्कै चिन्ता थिएन मूल ढोकाबाट बाटोमा निस्केको कसैले नदेखोस् भनेर सजग हुँदै उनीहरू बाटोमा निस्के रिक्सामा जाने कि हिँडेर दोधारमा परे एकछिन त्यसै अल्मलिए अल्मलिँदा आफ्नै रूपसँग आफै आफैभित्र तरङ्गीको अनुभूतिसँग अल्मलिए चट्ट विचार आयो रिक्सामा जाँदा यो दुनियाँले राम्रोसँग देख्न पाउँदैन त्यसरी हिँडेरै जाने निर्णय गरेर हिँड्न थाले फुल टेक्रादेखि रङ्गशालासम्म सबनमले हेरी चराहरू उडेको र चराहरूसँग आफू साटिएको बादलको खेल र बादलसँग आफू खेल्दा खेल्दै साटिएको खुल्ला आँखाले खुल्ला अनुहारले खुल्ला शरीरले सृष्टि हेर्नुको मजा छुट्टै हुँदो रहेछ प्रत्येक अङ्गहरूलाई घामले चुम्दै थियो बतासले चुम्दै थियो आकाशले चुम्दै थियो दुनियाँका आँखाले चुम्दै थियो सारा सृष्टिले चुम्दै थियो वर्तमान समयले न्यानो अङ्गालो गमलङ्ग हालिरहेको थियो क्रियामा उसका प्रत्येक अङ्गहरूले पनि कुनैले लुकी लुकी छेल परेर कुनैले खुलेआम सृष्टिलाई चुम्दै थिए उसको शरीर खुला बतासको पर्दाविहीन स्पर्शमा रमायो र सन्तुष्टियो कामको स्पर्श नपाएका बिरुवाहरू कमजोर र सुसुप्त हुन्छन् बतासको बेगसँग नखेलेका रुखहरू रुग्ण हुन्छन् हरियो हुन सक्दैनन् रोगी हुन्छन् रुखहरूले आफूसँग भएको हरियाली पनि बचाउन पाउँदैनन् देखुञ्चलसम्मको पट्यार लाग्दो उजाड मरुभूमि त्यहाँ उम्लिरहेको तातो हावा र छड्किरहेको धुलो बालुवा सम्झेर पनि उसलाई उच्चाट लागेर आयो सोची आज उसको शरीर दृश्यपान गरेर सहर सन्तुष्ट हुँदैछ सडक भिड भएर ओहोर दोहोर गर्दै थियो रिक्साहरू टाँगाहरू साइकलहरू मोटरसाइकलहरू फाटाफुट्टा गाडीहरू र मान्छेका प्रशस्त पाइलाहरूको गतिमा सहर बाँच्दै थियो उभिँदै थियो कहिले हिँड्दै र कहिले दौडिँदै थियो सारा सहरले आफ्नो रूप हेर्न आफूमाथि नजर उठाइरहेको देखि उसलाई ती नजरहरू प्यारा लागे ती हेराइहरू आफ्ना लागे वर्षौँदेखि गुम्सिरहेको एउटा अनुपम सौन्दर्य सहरले देख्यो सहरप्रति उसको अनुराग हावामा चारैतिर फैलियो विपरीत दिशाबाट आएको रिक्साले हेऱ्यो पर पुगेर पनि केही छुट्टै चाहिँ फर्की फर्की हेऱ्यो टाँगाले घोडाको लगाम तानेर टक्क रोकिएर हेऱ्यो फेन्सी पसलेले एकजोर सलवार सुट बेच्दा बेच्दै हेऱ्यो श्रृङ्गार पसलेले सजिएर हेऱ्यो पुस्तक पसलेले कुनै नयाँ र सुन्दर किताब बजारमा आए चाहिँ हेऱ्यो पान पसलेले पनि पान बनाउँदा बनाउँदै हेऱ्यो युवकले पान चपाउँदा चपाउँदै हेऱ्यो अर्को युवकले हेरेर चपाएको पानको रस घुटुक्क निलेर हेऱ्यो हुनसक्छ उसले पान खाँदैछु भन्ने नै बिर्स्यो मोटरसाइकलले हर्न बजाउँदा बजाउँदै हेऱ्यो फोटो स्टुडियोले तस्बिर खिच्दा खिच्दै तस्बिर चाहिँ रोकिएर एक टक हेऱ्यो सोची त्यसले हिँड्दा हिँड्दै चोरेर एउटा तस्बिर खिच्यो सिडी पसलेले तिमीलाई देखेर यो दुनियाँ दङ्ग भयो एक तपस्वीको ध्यान पनि भङ्ग भयो गजल बनाएर हेऱ्यो फलफुल पसलेले हेऱ्यो मिठाई पसलेले हेऱ्यो घडी बनाउँदा बनाउँदै घडी पसलेले हेऱ्यो बित्ताको घडीले त चल्दा चल्दै समय बिर्सेर हेऱ्यो उखु पेल्दा पेल्दैको कोलले हेऱ्यो हिँडिरहेको भिडले हेऱ्यो बजारले हेऱ्यो सारा सहरले बिउजेर हेऱ्यो मात्र रहेनन् साराले मुस्कुराए आँखाले तस्बिर खिचेर मनभित्र राखे हिँड्दा हिँड्दै साँडेले पनि सडकमै रोकिएर टक्क काना गाडीको घोप्ट्याएर हेऱ्यो गाई गधा कुकुरहरूले पनि हेरे आँखामा पट्टी लगाइएका घोडाहरूले पनि टाँगाभरि मान्छे बोकेर दौड दौडाउँदै टाउको फर्काएर हेरे पशुहरू चोखो निर्वस्त्र बाँचेकैले सन्तुष्ट छन् पन्छीहरू पवित्र बाँचेकैले सुखी छन् उसलाई पशुपन्छीको जीवन देखेर शुद्ध ईर्ष्या लाग्यो सबैभन्दा बढी यो सहरमा सुखी र सन्तुष्ट छ भने यही साँडे छ उसले ईर्ष्यालु भएर साँडेलाई फुल फुलट्याक्रादेखि रङ्गशालासम्म जाँदा बिचतिर रानी तलाउ पर्छ तलाउले हेऱ्यो तलाउको छेउछाउमा फक्रिएका कमलका फूलहरूले हेरे रुखहरूले हेरे चौताराहरूले हेरे मन्दिर र मस्जिदहरूले हेरे होटलहरूले हेरे सडक वरिपरिका छाप्रे घरहरू घुम्ती घरहरूदेखि लिएर आलिसान भवनहरूले पनि हेरे ल्याम्प पोस्टहरूले हेरे सरकारी तथा गैर सरकारी कार्यालयहरूले हेरे हेरेर सबै प्रसन्न भए सन्तुष्ट भए कसैले केही भनेनन् बरु सृष्टिको एउटा सुन्दर सृजनासँग दुनियाँ साक्षात्कार हुन पाएर खुसी थियो कसैले पनि किन बुर्का नलगाएकी भनेर प्रश्न गरेनन् प्रकृति आफैले गरेको सृष्टि आफैले हेर्न नपाउनु कत्रो ठुलो विडम्बना प्रकृतिप्रति कति ठूलो अपमान सोची सृष्टि आफै आफ्नो सुन्दर सृजना हेरेर मुग्ध भएको छ ऊ पनि मुग्ध भए शीतल पनि आफैमा सुन्दरी थिए त्यसमाथि थपिएको थियो उसको उमेरको सौन्दर्य उमेरले सौन्दर्य खनाउने चरम अवस्था बाँच्दै थिए त्यही सौन्दर्यलाई ख्यालख्यालमै रहर गरेर पहिलोपटक सबनमको बुर्काले छोपेर सबनमसँगै उरङ्गशालामा सहरको माझबाट मूल सडक हुँदै नाच हेर्न जाँदै गर्दा आफू जीवनमै सबैभन्दा सुरक्षित बाँचेको आभास गर्दै थिए कमसेकम यो सहरले आँखा उठाएर हेर्न सकेन आँखा उठाएर हेरे पनि एउटा कालो आकृति बाहेक केही देख्न नपाएर तिनका हेराईहरू नालीमा खस्ता ऊ आनन्दित भए एकसाथ हजार आँखाहरू उठाएर यो सहर एउटा कलिलो सौन्दर्यमाथि जाइ लाग्न सकेन कति आँखाहरू बाटो छेक्न आउँथे कति आँखाहरू पछ्याउँदै घरसम्म खेद्दै आउँथे त्यतिले नपुगेर जाल बुन्न थाल्थे अस्तित्व बध गर्न यो सहर दिनदहाडै रूपको शिकार गर्छ सौन्दर्यमाथि बाण हान्छ कि छिया छिया काइते बनाउँछ कि मार्छ मृत गडेलाहरू उनी र अस्मितामाथि बल्छी थाप्छ बुर्का लगाएर हिँडेपछि भिड नपुङ्सक जस्तो भएर आफ्नो अगाडिबाट नजर अन्तै फर्काएको उसले आवाज गरी सहरको कालो हेराई कालो बुर्कामा टाँसिन नसकेर खस्तो रहेछ कुहिएको आँप खसे चाहिँ सोचेर हाँसी टागाहरू साइकलहरू मोटरसाइकलहरू गाडीहरू जुत्ता चप्पलहरू टक्क रोकिएर कतै छेउकुरामा सौन्दर्यको शिकार गर्थे पाएनन् एउटा गोप्य कालो योजना बनाउँथे र एउटा अपराधको बिउ रोप्थे नालीमा पाएनन् सडकका छाडा चाँडेहरू गदाहरू कुकुरहरू रियाल काट्दै उत्सुक भएर काना गाडी घोप्ट्याएर एकपटक हेर्थे पाएनन् एउटा कालो आकृतिमा तिनका आँखाहरू अँध्यारोमा बाटो खोज्दै हिँड्दा भित्तामा ठोक्किए झैँ ठोक्किएर लडे र सकिन सके उठ्दै अर्कै बाटो खोज्न थाले यो सहरका साना ठुला होटलहरू पसलहरू सरकारी तथा गैर सरकारी कार्यालयहरू पुलिस कार्यालयहरू भट्टीहरू कसैले नजर उठाएर हेरेनन् कालो बुर्काभित्र कस्तो संसार छ चिन्न नसकेर सहर अन्यलमा पर्यो बुर्काभित्र बुढी आइमै छ कि तरुणी सुन्दरी आइमै छ कि कुरूप काली छ कि गोरी केही छुट्याउन नसकेर सहर खिन्न भयो जस्तो लाग्यो उसलाई सहरको त्यही खिन्न अनुहार त्यही अन्यलपूर्ण अनुहार देखेर आनन्द लाग्यो उसलाई तिनीहरूको काला हेराई कालो बुर्काबाट चिप्लेरै खसेकोमा खुसी लाग्यो सधैँ सधैँ सहर छिचोलेर हिँड्दा एउटा भयानक असुरक्षा बाँच्दै हिँडे जस्तो हुन्थ्यो बुर्कामा सडक छिचोल्दा सुरक्षित आनन्द हुँदो रहेछ सोचेर ऊ बुर्काभित्र एक्लै मुस्कुराई तर ऊ मुस्कुराएको पनि सहरले देख्न पाएन देखिँदा देखिँदा देखिने कुरै नभए जस्तो भएकी थिए तिनजेल देख्नु तर नदेखिनु भएर बाँच्दाको आभासले उसा अनुपम आनन्दको अनुभूति भयो सम्झी कपाल नकोरेको गाजल टिका पोते केही नलगाएको मैला लुगा निधारको खत चिडोमा पलाएको एउटा सानो मासुको डल्लो सबै छोप्दो रहेछ बुर्काले सबैभन्दा बढी त जवानी छोप्दो रहेछ जवानीलाई सुरक्षा दिँदो रहेछ आइमाईहरूलाई श्रृङ्गारको दास हुनबाट बचाउँदो रहेछ सहरको दुर्गन्धित विचार धुलो मैलो प्रदूषणबाट जोगाउँदो रहेछ बुर्खाले सोचे के के कुरा सोचेर मक्क भई कार्यक्रम श्रोति सम्वेकमा अहिले हामीले सुनिरहेको आख्यानको शीर्षक साटिएका फूल हो हामीले अमर नेउपानेको आख्यान संग्रह पानीको घामभित्र संग्रहित साटिएका फूलको वाचन अहिले सुनेका हौ यसको बाँकी अंश वाचन केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार Ujjalo 90 network कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा आज हामी अमर नेउपानेको आख्यान पानीको घामभित्रको एउटा आख्यान सुनिरहेका छौं यसभित्र संग्रहित साटिएका फूल आज हामीले वाचन सुनाइरहेको आख्यानको शीर्षक हो अमर नेउपानेको पहिलो कृति हो पानीको घाम त्यसभन्दा पछि उहाँले उहाँको उपन्यास सेतो धरतीले मदन पुरस्कार पाइसकेको छ र अहिले बजारमा उहाँको पुस्तक करोडौं कस्तुरी भर्खरै आएको केही महिना भएको छ आज हामी उहाँको पहिलो पुस्तक पानीको घामभित्रको साटिएका फूलको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन हुन्छ उनीहरू रङ्गशाला पुगे नृत्य भर्खर सुरु भएको रहेछ बिस्तारै भिड छिचोल्दै अगाडि बढे धेरै अगाडि बढ्न सकेनन् इच्छा पनि गरेनन् त्यो हजारौँको भिडमा पनि शीतल सुरक्षित उभिएकी थिए बुर्कामा सुरक्षित भएर नै नृत्य हेर्दै थिए नृत्यमा आफ्ना आफ्नो साटिएको आवरण अनुभूतिमा रम्दै थिए आनन्द लाग्यो उसलाई हजारौँको भिडमा पनि कुनै आँखाहरूले डस्दै थिएनन् कुनै स्पर्शहरूले डाम्दै थिएनन् कुनै आवाजहरूले कान टट्याउँदै थिएनन् कहिले त यस्तो आवाज हुन्थ्यो मानव उछुन नहुने कुनै कालो आकृति हो त्यही अनुभूतिमा नै उसलाई आनन्दको चरम सन्तुष्टि प्राप्त भइरहेको थियो तागा मादा पा तागा मादा पा पडू तोरे गला धेरै खोलिएको पछाडि ढाड लगभग पुरै देखिने डिजाइनको टिपिक्क परेको पातलो ब्लाउज र पातलो फिलफिले साडीमा शृङ्गारिएकी सबनम साँच्चै हेर्न लायक देखिएकी थिए साडीमा क्या ग्ल्यामरस देखिन्छन् आइमाईहरू ठिटाहरूले भिडभित्रबाट छिल्लिएर भनेको सुने त्यसैले त सहरले हेऱ्यो खुब हेऱ्यो रङ्गशालाको भिडले पनि हेर्दै थियो रङ्गशालासम्म आइपुग्दा उसको शरीरभरि सयौँ आँखाहरू टाँसिएका थिए उसलाई प्रत्येक आँखाहरूको स्पर्श पुष महिनाको घाम जस्तै न्यानो लागेको थियो हो स्पर्शहरू सबनमको शरीरतिर ठेलिँदै आए बिडमा धेरै पुरुषहरू नै थिए अझ प्राय युवकहरू बिडमा उसको शरीर किचियो थिचियो र गिजोलियो उसले त्यसलाई पनि आनन्द मान्दै आफ्नो शरीरलाई भिडमा स्वतन्त्र छोडिदिए आँखा जुदाउनेहरूसँग निर्धक्क आँखा जुदाई मुस्कान साट्नेहरूसँग निसङ्कोच मुस्कान साटी स्पर्श साट्नेहरूसँग निर्लज्ज स्पर्श साटी आवाज साट्नेहरूसँग असौम्य आवाज साटी जे गरी मन निचोरेर गरी स्वच्छन्द भएर गरी समाज धर्म नियम सबै बिर्सेर गरी सोची यो भिडले यो सहरले हिजो पनि देखेको थिएन चिनेको थिएन आज पनि चिनेको छैन भोलि पनि चिन्ने छैन यो दुनियाँलाई देखाउने दिन फेरि आउने छैन उसले भिडको आनन्द लिए उसले भिडलाई पनि आनन्द दिए मञ्चमा प्रस्तुत भइरहेको गीत त नृत्यको तालसँगै उसलाई त्यो भिडमा गिजोलिँदा जीवनको सबैभन्दा महान उत्सव मनाइरहेको भान भयो हजारौँको त्यो सन्ध्याकालीन भिडका माझमा उसले आफूलाई सबैभन्दा स्वतन्त्र र सन्तुष्ट ठानी आफ्नो यति धपक्क बोलेको सौन्दर्य यो सहरले यो भिडले यो दुनियाँले कहिले छुन त के हेर्नसम्म पाएको थिएन यो भिड यो सहर अभागी भएर बाँचिरहेको थियो उसको सौन्दर्य अनुपस्थितिमा आज मुक्ति पायो आफूले पनि मुक्त पाएको ठानी प्राय हिन्दी फिल्मी गीतहरूमा रङ्गीन र पारदर्शी नृत्य मञ्चमा प्रस्तुत भइरहेको थियो ती नृत्याङ्गनाहरू अर्धनग्न नाच निसङ्कोच निर्धक्क हुरी बतासमा रूखका हाँगा नाचे चाहिँ नाचिरहेका थिए మగ దాని దాని దగ నిజ దాని దాని దగ మగ తగ మద గమని దగ మని దగ దాని మద పడు తగ మద పగ మద పడు రే మై उसलाई कहिले नाच हेर्ने अनुमति थिएन उसको समुदायमा महिलाहरू कसैलाई पनि हुँदैन लुकेर या छलेर नै किन नहोस् ऊ आएकी थिए गीतमा झुमिरहेकी थिए नाचमा रमिरहेकी थिए नृत्य हेर्दा हेर्दै गीत सुन्दा सुन्दै अचानक सबनमले सबै कुरा बिर्सी गीत उसको नसा नसामा रगत भएर बग्न थाल्यो धड्कन भएर धड्कन थाल्यो त्यसपछि उसले आफैलाई बिर्सी उसलाई मानव गीत लाग्यो नृत्य लाग्यो आफैलाई बिर्सन सक्नुको चरम आनन्दमा झुमिरहे त्यसपछि ऊ आफैलाई थाहा भएन गीतको नसामा तरङ्गिँदै भिडकै माझमा झुम्दै नाच्न पो जान थाली त्यो देखेर शीतल दङ्ग परे सबनमले साँच्चै सुन्दर नृत्य नाचेकी थिए मानौ ऊ कुनै प्रसिद्ध नृत्याङ्गना हो जसलाई नाच हेर्नसम्म अनुमति छैन उसैले कसरी यति सुन्दर नाच्न जाने शीतलको मनमा प्रश्न चिन्ह खडा भयो कसरी लाज र सङ्कोच कुल्चिएर पैतालाले भिडकै माझमा नाच्ने साहस गर्न सके सकेकी उतिर आकर्षित हुँदै थियो थप्पडी बजाउँदै थियो ठेल्दै थियो किच्दै थियो कचेड्दै थियो सबनम झन सन्तुष्ट हुँदै थिए मारिफत की नई मंजिल को चला तो बाहें डाल के बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम पति की नई को चला बिस्तारै भिडमा भित्रभित्र एउटा गाई गुई हल्ला बढारियो प्रदूषित हल्लाले भिड छचल्कियो पोखिन खोजे चाहिँ भयो आफूलाई नबिर्सिकन नाच हेरिरहेकी शीतलको कानमा जब त्यो गाईगुई हल्लामा परिवर्तन भएर आवाज ठोकिन आयो उसलाई त्यहाँ उभिरहन सजिलो लागेन हल्लाको आवाज सुस्तरी बढ्दै थियो यो मुस्लिम आइमाई कहाँबाट आइपुगी बुढी होला तरुणी पनि हुन सक्छ बुढी भए पनि तरुनी भए पनि मुस्लिमहरूको इज्जतको सवाल हो कसरी आउन छाडा भएर नाच हेर्न सबै उस्तै त हुन् आइमाईहरू च्वाक जस्ती छ बरु भिडकै माझमा नाच्नलाई हेर्न क्या पट्ठी चालु जस्ती छ चा। हल्ला बढ्दै थियो धेरै गाई गयो उसले बुझिन बुझ्न पनि खोजिन जति बुझी पर्याप्त थियो उसको मनमा चिसो बस्यो नेपालगञ्ज साह्रै संवेदनशील ठाउँ हो सानो कुरालाई लिएर जुनसुकै बेला यहाँ ठुल्ठुला दङ्गा भड्किन सक्छन् कारण सानो हुनसक्छ घटना र परिणाम ठुलो कारणले बोक्नै नसक्ने घटना घट्छन् त्यसको कारण आफू बनियो भने त्यहाँभन्दा ठुलो दुर्भाग्यहरू के हुन सक्छ यो खतराबाट बाँच्न तुरुन्तै उसले कार्यक्रमबाट बाहिरिने निर्णय गरे गीतमा झुम्दै गरेकी सबनमलाई जाने इसारा गरी सबनमले देखिन फेरि इसारा गरी देख्दै देखिन बोलाइ सुनिन फेरि बोलाइ बोलिन फेरि बोलाइ मानिन तानी आइन फेरि तानी जबरजस्ती आई निन्द्राबाट बिउजे चाहिँ आई जब चाँद सब चांदनी रातों में तूने खुद हमसे किया इकरार वफा कार्यक्रम सकिएको थिएन आधाभन्दा बढी मात्र सकिएको थियो सबनमले आतिदै रिस मिसेर भने किन ताने कि सकिएको छैन सुस्तरी कानमा भने हिँड जाउँ पछि भन्छु यहाँ दङ्गा हुन सक्छ अब पनि हामी बस्यौँ भने खतरा हुन्छ जब रङ्गशालाको गेट बाहिर निस्के दुवै शीतलले धन्न बाँच्यो भन्ने सन्तोषको सास फेरि भने सबले पुरै नाच पनि हेर्न पाइएन भन्ने असन्तोषको सास फेरि की शीतल हतारिँदै रिक्सामा चढी सबनम करले चढी रिक्सामा सबनमले गुनासो गर्दै जबरजस्ती तान्नाको कारण सोधी रिक्सामा पनि भन्नु उपयुक्त सोचिन शीतलले भनी सबै पछि भन्छु पहिले घर जाउँ शीतललाई कतिखेर घर पुगेर बुर्खा फुकाल्नु भएको थियो रिक्सा फुल टेक्रातिर कुद्यो दुवै शीतलको घर पसे सबैभन्दा पहिले शीतलले बुर्खा फुकालेर फेरि अर्को पटक सन्तोषको लामो सास फेरि सबनमले आफ्नो बुर्खा लगाए त्यही बेला शीतलको लोग्ने आइपुग्यो सबनमलाई केही बेर बस्ने इच्छा थियो कुरा गर्ने इच्छा थियो अप्ठ्यारो मानेर आफ्नो घरतिर लागे مور باق घरको ढोका खोलेर भित्र छिर्न लाग्दा अनायास सात फिट अग्लो ढोकाले ठोक्ला जस्तो भयो भित्र छिरिसकेपछि पनि दस फिट अग्लो सिलिङ होचो जस्तो भयो सधैँ उसलाई सुरक्षा दिइरहेको घरको सिलिङ खस्छ कि जस्तो भयो घुमिरहेको पङ्खा घुम्दा घुम्दै आफैमाथि झर्छ कि जस्तो भयो घर साँघुरो लाग्यो असुरक्षित लाग्यो रात छिप्पिँदै थियो घरमा एक्लै थिए उसलाई एक्लो हुनु आनन्द आइरहेको थियो मनमा विभिन्न तरङ्गहरू उठिरहे सबैभन्दा बढी रङ्गशालामा बजेको गीत उसको मानसपटलमा गुन्जिरहेको थियो कजरारी कजरारी तेरि काले काले नाइना कोठामा त्यही गीत बजाएर क्यासेटमा एक्लै नाच्न थाले नाच्दा नाच्दै पसिना आयो र पनि नाचिरहे मन खोलेर नाची दराजको ठूलो ऐनामा आफू नाचेको हेर्दै नाची सन्तोष लागेन नाच्दा नाच्दै निर्वस्त्र नाच्न झ्यालतिर हेरी अलिकति पर्दा लगाउन बाँकी रहेछ लगाई दुई टुक्रा लुगामा मात्र उभिएर ऐना हेरी अझै चित्त बुझेन शरीरमा वस्त्रको नाममा एउटा धागोको त्यान्द्रोसम्म नराखेर हेरी अझै चित्त बुझेन अनुहारमा श्रृङ्गारको लेप आँखामा गाजल सिउँदोमा सिन्दुर अझै उस्तै थियो हेरेर सोची सिन्दुर पनि बन्धन हुँदो रहेछ गाजल टिका पोते पनि बन्धन हुँदो रहेछन् कतै बाँधेको जस्तो हुने कतै चलमलाउँदा अप्ठ्यारो भए जस्तो शरीरमा पसिनाको तहले पनि निर्वस्त्र हुनबाट रोकिरहेको हो कि त्यसरी ऊ बाथरुमभित्र छिरी कोही आउला भन्ने डर नभएकोले ढोका लगाउनु जरुरी ठानिन लगाइन सावरबाट झरेको पानी उसको शरीरमा कलात्मक भएर झरेको हेरिरहन मन पर्यो पानी बाटो नछोडी बग्दो रहेछ शरीरमा शिरदेखि बग्दै गरेको पानीको गति मन पर्यो स्वच्छन्दताको नयाँ नयाँ क्षितिज खोज्नमा व्यस्त हुन थाले स्वच्छन्दता र सन्तुष्टिको अन्तिम बिन्दु कहाँ हुन्छ प्रश्नमा पुगेर रोकिएर धारो बन्द गरी रोकिनु मात्रै भयो उत्तर पत्ता लागेन निरुत्तर बाथरुमबाट निस्की जिउको पानी पुछी टाउकोमा तौलिया बाँधी एकैछिनमा शरीर ओभायो कपाल ओभाउँदै थियो जान आइसकेपछि लुगा लगाउन मन भएन किनभने आफ्नो शरीर आफ्नो लागि सधैँ नाङ्गो भइरहन्छ अरूको लागि लुगा लगाउन त्यहाँ अरू केही थिएन त्यो रातमा कोही आउने सम्भावना पनि थिएन फेरि होइन अगाडि उभि ओछ्यानमा पल्टी अझ चित्त बुझेन घरका भित्ताहरू पनि वस्त्र हुन् जस्तो लाग्यो बन्द कोठामा बस्न मन लागेन कोठाका भित्ताहरूले पनि निर्वस्त्र हुनबाट रोक्दैछन् भन्ने सोची रातको एघार बजिसकेछ छतमाथि गई स्वच्छन्द हुन खोजेर चारैतिर हेरी प्राय घरका ज्यालहरूले उज्यालो हाँस्न छाडिसकेका रहेछन् माथि छतमा पनि क्यासेटमा त्यही गीत बजाएर निर्वस्त्रताको अन्तिम तहमा पुग्न सकिन्छ कि भनेर सोच्न थाली कजरारे कजरारे तेरे काले काले नयना स्वच्छन्द भएर नाची शुद्ध शरीर मात्रै भएर नाची एउटा कता कता दुखी रहने असन्तुष्टि सम्मान गर्नको निम्ति नाची घरमा कोही नहुनुको फाइदा उठाएर नाची आफ्ना पखेटा फिजाएर आकाशले अतिशय मायाले उसको निर्वस्त्रतालाई छोप्यो शिरशिरी बतासले चुम्बन गर्यो द्वितीयको जुनले ताराहरूले शीतल स्पर्शले सुमसुमाए उसको शरीरले तृप्तिको सास फेर्यो र पनि कता कता अझै उसलाई केही बाँकी छ जस्तो लागिरह्यो अझ उसले आफूलाई खोल्न बाँकी छ जस्तो भइरह्यो अझै निर्वस्त्र हुन बाँकी छ जस्तो भइरह्यो तर के खोल्न बाँकी छ थाहा पाउन सकिन आफैसँग खेल्दा खेल्दै नाच्दा नाच्दै धेरै नै थाकिन्छ थकाई सन्तुष्टिको अन्तिम बिन्दु रहेछ तल ओर्ली ओछ्यानमा पल्टी र मस्तसँग निदाई नै लागेको घर आमन्य सामान्य कोठा हेराहेर गरिरहेका दुई झ्याल भोलिपल्ट बिहान सबनम झ्यालमा बसी शीतल पनि फुर्सद मिलाएर झ्यालमा आई कुरा गर्न लागे अब म हिजो जसरी हिँड्न सक्दिनँ शीतल म पनि त हिजो जसरी हिँड्न सक्दिनँ सबनम तिमीलाई त्यस्तो विचार कसरी आयो रे खै के भो भो एउटा साहस गर्न मन लाग्यो गरेँ यो दुनियाँको आँखालाई आफ्नो रूप चखाउन मन थियो चखाएँ जानी जानी एउटा अपराध गर्न मन लागेको थियो गरेँ शीतलले सोधी तिमी यसलाई अपराध ठान्छौ खै के भन्ने हाम्रोमा यस्तै चलन छ पुर्खा लगाउनु पर्ने तिम्रो मियालाई मनाउन उसको अनुमति भए तिमी पनि म जसरी नै हिँड्न पाइहाल्छौ नि उसलाई मनाउन सकिँदैन कट्टर छ यहाँभन्दा ठुलो विद्रोह गर्न सक्दिनँ किन सक्दिनौ तिम्रो त यो सुरुवात मात्र हो तिम्रो आँखामा विद्रोह गर्न सक्ने साहस देखिरहेछु त्यसो भए मैले हिजो विद्रोह नाच्दा नाच्दा किन तानेकी त शीतल के खतरा थियो भने कि बुर्खाभित्र पनि मान्छे सुरक्षित हुँदो रहेनछ सबनम निर्वस्त्र हुँदा पनि अझै निर्वस्त्र हुन बाँकी हुँदो रहेछ शीतल सम्वेगमा अहिले हामीले सुनेको वाचन साटिएका फूलको वाचन हो यो आख्यान अमर न्यौपानेको संग्रह पानीको घामभित्र संग्रहित आख्यान हो यसलाई हामीले आजको श्रुति सम्वेकमा वाचन गऱ्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिक्रिया पठाउनुहोला हाम्रो कार्यक्रमको ठेगाना श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at U N N dot com dot N P हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा हाम्रो भेटघाट हुने नै छ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी विदा हुन्छौँ नमस्कार शुभरात्रि